पच्चिस मुद्दे सहमति खारेज हुन नसक्ने भन्दै तोकिएको समयमा नै निर्वाचन हुनुपर्नेमा उहाँले जोड दिनुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यसँग चुनावलाई सहज रूपमा सम्पन्न गर्ने वातावरण तयार गर्न आफूले आग्रह गरेको र वैद्य त्यस विषयमा सकारात्मक रहेकाले मङ्सिरमा चुनाव हुने प्रशस्त आधार तयार हुँदै गएको कोइरालाको भनाइ छ काङ्ग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले मङ्सिरभन्दा बाहिर गएर चुनाव गराउने विषयमा काङ्ग्रेसले कुनै पनि दलहरूसँग सहमति नगर्ने बताउनु भएको छ नेता रिजालले अहिले निर्वाचन विरोधी आन्दोलनमा रहेका दलहरूलाई वार्ताका लागि आह्वान गरिसकिएको र उनीहरूको इज्जतका लागि पनि मङ्सिर तीन वा मङ्सिर पाँचसम्मको मितिमा मात्रै चुनाव गराउने विषयमा काङ्ग्रेसले सहमति गर्ने प्रश्न पार्नुभयो उहाँले आन्दोलनमा रहेको नेकपा माओवादीले निर्वाचन नचाहेकाले निर्वाचनको मिति सार्न प्रयास गरिरहेको भए पनि उच्चस्तरीय राजनीतिक समितिमा नेपाली काङ्ग्रेसले मिति सार्ने विषयमा स्पष्ट अडान राख्ने नेपालवाणी नेटवर्कलाई बताउनुभयो उहाँहरूको इज्जतका लागि प्रतिष्ठाका लागि मुलुकको हितका लागि मङ्सिर चारको निर्वाचन तिनमा गरे भयो पाँचमा गरे भयो त्योभन्दा बढी खोज्नु हो भने प्रश्न हुन्छ उहाँ निर्वाचनको पक्ष हुनुहुन्न हिजोबाट सुरु भएको एकीकृत माओवादीको विस्तारित बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको प्रस्तावमाथि सामूहिक छलफल हुँदैछ पार्टीमा देखिएको विवाद समाधान गर्ने उद्देश्यले प्रचण्डले पेश गर्नुभएको सांगठनिक र राजनैतिक प्रस्तावमाथि छलफल गर्न सोह्रवटा समूह बनाइएको छ अहिले केबेरमा शुरू हुने बैठकमा सबै समूहले सामूहिक छलफल गर्ने र छलफलबाट सुझाव लिने कार्यक्रम तय गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा तत्कालका लागि पार्टीका पदाधिकारीहरू हटाई अध्यक्ष मात्रै राखेर सबै पदाधिकारीलाई केन्द्रीय समिति सदस्यका रूपमा राख्ने प्रस्ताव गरिएको छ तत्कालका लागि संक्रमणकालीन संविधान सभाको निर्वाचनमा केन्द्रित गर्ने र निर्वाचनपछि राष्ट्रिय सम्मेलनको आयोजना गरेर सांगठनिक कार्यदिशा तय गरिने प्रस्तावमा उल्लेख छ पार्टीमा पद पद लोलुपता बढेको भन्दै डाक्टर बाबुराम भट्टराईले उपाध्यक्ष पदबाट राजीनामा दोस्रो साता बसेको केन्द्रीय समितिको बैठकमा पदीय भागमण्डा नमिलेपछि माओवादीको विस्तारित माओवादीको विवाद विस्तारित बैठकसम्म आइपुगेको हो नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि जारी रहने भएको छ पार्टी केन्द्रीय कार्यालय बल्कुमा अहिले केही बेरपछि सुरु हुने बैठकमा अध्यक्ष झलनाथ खनालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुनेछ खनालको प्रतिवेदनमा आजदेखि केन्द्रीय सदस्यहरूले समूहगत धारणा राख्ने कार्यक्रम रहेको एमाले जनाएको छ बैठकमा अध्यक्ष खनालले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै प्रतिवेदन पेश गर्नु भएको थियो भूराजनीतिक परिस्थिति एकीकृत माओवादीको आन्तरिक सङ्कट नेकपा नेकपा माओवादीको अडान लगायतका विभिन्न कारण निर्वाचनको वातावरण प्रतिकूल बन्न सक्ने भन्दै अध्यक्ष खनालले एमाले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गर्नु भएको छ बैठकमा पार्टीको नवौं महाधिवेशनका विषयमा पनि छलफल हुनेछ यसैगरी नेता केपी ओली लगायतले निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला अध्यक्ष मात्रै महाधिवेशन गर्नुपर्ने प्रतिवेदनमा प्रतिवेदनमा उल्लेख गर्नुभएको छ यता शीर्ष नेताहरू संविधानसभा चुनावमा प्रत्यक्षतर्फ उम्मेद्वार नहुने भनी आएको समाचारको एमाले खण्डन गरेको छ एमाले नेता भरत मोहन अधिकारीले नेपालवाडी नेटवर्कसँग कुरा गर्दै पार्टीभित्र आन्तरिक कलह भएको स्वीकार गर्दै आगामी निर्वाचनमा भने सबै नेताहरू एकजुट भएर लाग्ने बताउनुभयो सबै नेताहरूले आफ्नो समुदाय बनाएर कमसेम चुनावमा एक ढिक्का भएर युनाइटेड रूपमा एमाले एउटै बोली गर्छ एउटै कुरा गर्छ भन्ने कुरा दिएर अघि बढ्नु जरुरी छ नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रमुख शाह राजनैतिक दलको उच्चस्तरीय राजनैतिक संयन्त्र र सरकारले वार्ताका लागि पत्र पठाए पनि दस गतिभन्दा अगाडि वार्तामा बस्न नसकिने प्रश्न पार्नु भएको छ नेपालवाणी नेटवर्कसँग कुरा गर्दै उपाध्यक्ष गजुरेलले अहिले पार्टीका सबै प्रमुख नेताहरू जिल्ला भ्रमणमा रहेका र दुवै तर्फबाट आएको पत्र अध्ययन गर्न नपाएकाले दस भन्दा अगाडि वार्ताको सम्भावना नभएको बताउनुभयो उहाँले पूर्व घोषित कार्यक्रम अनुसार साउन दस गते देशव्यापी निर्वाचन विरोधी कार्यक्रम राखिएकाले त्यो कार्यक्रम सकिएपछि मात्रै वार्ताका लागि सोच्न सकिने बताउनुभयो वार्तामा दस गतेसम्म त हाम्रो कार्यक्रम सेट छ त्योभन्दा अगाडि सायद हुँदैन होला अनि त्यसपछि सोच्न सकिन्छ ग्यास उद्योगी र व्यवसायी बीचको आपसी विवादका कारण उपभोक्ता मारमा परेका छन् कमिसन बढाउनुपर्ने माग राखेर रा व्यवसायी आन्दोलनमा उत्रिएपछि अहिले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको छ जसले गर्दा उपभोक्ताहरूले ग्यास सहजै पाउन सकेका छैनन् तर सङ्घर्ष समितिका संयोजक ज्ञानेश्वर अर्यालले एक हप्तासम्म उद्योगबाट ग्यास आयात नगरे पनि उपभोक्तालाई पुर्याउन सकिने गरी स्टक रहेको बताउनु भएको छ हिजो भएको वार्तामा सहमति नजुटेपछि अब उद्योगी र व्यवसायी बीच सोमबार मात्रै छलफल हुने ग्यास विक्रेता महासङ्घका महासचिव महेश्वर श्रेष्ठले जानकारी दिनुभयो संयुक्त खस क्षेत्रीय एकीकरण समन्वय समितिको प्रथम ऐतिहासिक केन्द्रीय परिषदको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ क्षेत्रीय ब्राह्मण दशनामी लगायतका जातिलाई अन्य जातिको सूचीमा राखेपछि त्यसलाई खारेजी गरिनुपर्ने बैठकमा सलफल हुने बताइएको छ उनीहरूले सरकारलाई दबाव दिन र अन्यबाट हटाइ कृत नगरिए आन्दोलनमा जान विस्तारित बैठक बसेको बताएका छन् कान्तिपुरमा हिजो प्रकाशन भएको समाचारको विषयलाई लिएर पाल्पामा कान्तिपुर र दि काठमाडौँ पोस्ट जलाइएको छ युवा संघका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वको टोलीले भरतपुरबाट तानसेन लैजाँदै गरेको पत्रिका तानसेनदेखि आठ किलोमिटर टाढा बाँसटारीमा जलाएका हुन् गुल्मीको बलिथुममा खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् खोलाले बगाएर बलिथुम पाँच निवासी उन्नाइस वर्षका चित्रबहादुर कुमार बेपत्ता भएका हुन् शुक्रबार दिउँसो जंगलमा बाख्रा चराउन गएका बेला भिरबाट लडेर बढीघाट खोलामा खसेको र त्यसपछि बेपत्ता भएको परिवारले जनाएको छ पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले धनकुटाको भेडेटार गाविस स्थित नाम्जे गाउँका स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका छन् पचहत्तर प्रतिशतभन्दा बढी मगर जातिको बसोबास रहेको नाम्जेका एक दर्जन घरमा पर्यटकका लागि घरवास कार्यक्रम सुरु गरिएको हो होमस्टेमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले न्यून शुल्कमा सिस्नुको साग कोदोको ढिँडो च्याख्लाको भात र गुन्द्रुक लगायत स्थानीय अर्ग्यानिक उत्पादनको स्वाद चाख्न पाउनेछन् होमस्टे सञ्चालन समितिसँगको सहकार्यमा उनीहरूले सामूहिक आत्माघर अर्ग्यानिक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 महिनामा पाकिस्तानमा सात हिन्दू किशोरी बलात्कारको शिकार भएको प्रतिवेदन सार्वजनिक गरेको हो राष्ट्रिय खबरमा अब खेल खबर सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ राजधानीमा सुरु हुन लागेको प्रतियोगितामा आयोजक नेपालसहित भुटान अफगानिस्तान र पाकिस्तान सहभागी छन् त्यसै गरी अर्को समूहमा भारत बङ्गलादेश र श्रीलङ्का रहेका छन् नेपाल भुटान बीचको खेल दिउँसो चार बजे दशरथ रङ्गशालामा हुनेछ यसै आजै हुने अर्को खेलमा अफगानिस्तान र पाकिस्तान आर्मी मैदान लगन खेलमा भिड्नेछन् दुई महिना अघि विघटन भएको अखिल नेपाल तेक्वान्दो संघका खेलाडी तथा केही पदाधिकारीहरू राष्ट्रिय तेक्वान्दो युनियन नेपालमा प्रवेश गरेका छन् खेलाडी तथा पदाधिकारीहरूलाई तेक्वान्दो युनियनले आज एक कार्यक्रमको आयोजना गरी औपचारिक रूपमा आफ्नो संघमा भित्राएको घोषणा गरेको छ आगामी वर्ष ब्राजिलमा हुने विश्वकप फुटबलमा अन्तर्राष्ट्रिय दर्शकका लागि टिकटको दर भाव घोषणा गरिएको छ जसअनुसार समूह चरणका खेलमा टिकटको मूल्य नब्बे डलर अर्थात् आठ हजार पाँच सय सत्तालिस नेपाली रुपियाँ तोकिएको छ विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार सन् दुई हजार चौधको तेह्र जुलाईभन्दा सस्तो टिकट चार सय चालिस अमेरिकी डलर अर्थात् लगभग एकचालिस हजार आठ सय रुपियाँ तोकिएको छ भने सबैभन्दा महँगो टिकट नौ सय नब्बे अमेरिकी डलर अर्थात् लगभग चौरानब्बे हजार रुपियाँ तोकिएको छ ब्राजिलकै स्थान स्थानीयहरूलाई भने टिकटको मूल्य विभिन्न आरक्षण छुटसहित सस्तोमा दिइनेछ त्यस्तै विश्वकप फुटबलका लागि स्टेडियम निर्माण गर्ने कामदारका लागि करिब पचास हजार टिकट सुरक्षित राखिने बिबिसी अनलाइनले जनाएको छ र वेस्ट इन्डिज र पाकिस्तान बीचको तेस्रो एक दिवसीय क्रिकेट बराबरीमा बराबरी भएको छ आज बिहान सकिएको खेलमा दुवै टिमले निर्धारित ओभरमा समान रन बनाएपछि खेल बराबरी भएको हो टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा छ विकेटको नोक्सानीमा दुई सय उन्तिस रन बनाएको थियो वेस्ट इन्डिजले पनि दुई सय उन्तिस रन बनाउँदा निर्धारित ओभर पूरा हुन पुग्यो पाकिस्तानका लागि मिस मिसबाउल हकले सर्वाधिक पचहत्तर रन जोडेका थिए यसै गरी उमर अकमलले आउट नभई चालिस रन थप्न सफल भए दुई सय तीस रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले सुरुवाती चार ओभरभित्र क्रिस गेल र जोनसन कार्लेसलाई गुमाएको थियो सिमोन्सले पचहत्तर तथा से छयालिस रनको योगदान दिएका थिए दुवै टिमले जारी श्रृङ्खलामा एक एक खेल जितेका छन् दक्षिण अफ्रिका र श्रीलङ्का बीचको पाँच एक दिवसीय क्रिकेट आजबाट सुरु हुँदैछ श्रीलङ्काको प्रेमादास मैदानमा नेपाली समयअनुसार दिउँसो पाउने तीन बजेबाट सुरु हुने खेलमा श्रीलङ्काको नेतृत्व दिनेश चण्डीमल तथा दक्षिण अफ्रिकाका इयर्सको कप्तानीमा खेल्नेछ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक निर्वाचनका विषयमा खेलवाड नगर्न काङ्ग्रेस सभापति कोइरालाको आग्रह संविधान सभाको निर्वाचन पछाडि सार्ने विषयमा कसैसँग पनि सहमति गर्न नसकिने नेता रिजालको स्पष्टोक्ति एकीकृत माओवादीको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि आज सामूहिक छलफल हुने एमाले बैठकमा पनि अध्यक्ष खनालको प्रतिवेदनमा छलफल हुँदै ग्यास उद्योगी र व्यवसायी बीचको विवादले उपभोक्ता मर्कामा बाँकेका द्वन्द पीडितहरूद्वारा सरकारले वितरण गरेको परिचय पत्र अस्वीकार इजरायल र प्यालेस्टाइन शान्ति वार्ताका लागि सहमत पाकिस्तानमा अल्पसंख्यक हिन्दू महिलाहरू बलात्कारको शिकार भइरहेको एक प्रतिवेदन सार्वजनिक र सोह्र वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने अफगानिस्तान र पाकिस्तान बीचको खेल पनि आजै हवस् त मध्याह बाह्र बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कटेललाई धन्यवाद अहिलेलाई सुमन भट्टराई र रविन्द्र सुवेदी विदा भयौँ नमस्कार